सँगै जिउने मर्ने कहानी बेकार हो सँगै जिउने मर्ने कहानी बेकार हो तिमीलाई साँच्या जवानी बेकार हो प्यासी ओठमा सितका थोपा तिर्खा उस्तै छ आगोमा घिउ मेरो कहानी बेकार भयो देउरालीमा फुलपाती कतै छैन विश्वास अब देउराली र फुलपाती कतै छैन विश्वास अब ढुङ्गासँग मुटु साट्नु अन्जानी बेकार भयो नरह्यो बाँस अब नबस्छ बाँसुरी नै नरह्यो बाँस अब न बच्छ बाँसुले नै धरती पनि फाटेपछि घाम पानी बेकार भयो सँगै चिउने मर्ने कहानी बेकार भयो तिमीलाई साँच्या जवानी बेकार भयो तिमीलाई साँच्या जवानी बेकार भयो हजुर सँगै जिउने मर्ने कहानी बेकार हो तिमीलाई साँच्या चौहानी बेकार हो प्यासी ओठमा शीतका थोपा तिर्खा छ आगोमा घिउ मेरो लगानी बेकार हो <laughs> माया पनि एउटा लगानी हो जब जुनसुकै काममा तपाईँले लगानी लगाउनुहुन्छ नि तपाईँले प्रतिफल पाउनुहुन्छ त्यस्तै तपाईँले जब माया गर्नुहुन्छ नि कसैलाई तपाईँले गर्ने माया स्वयं लगानी हो तर त्यो मायाले प्रतिफल उठाउँछ या उठाउँदैन त्यो मायाले सकारात्मक सन्देश दिन्छ या दिँदैन यदि तपाईँले गरेको मायाले तपाईँले कसैलाई गरेको आत्मादेखिको मायाले चाहिँ सकारात्मक सन्देश दिन्छ अथवा कसैलाई आफ्नो बनाउँछ त्यहीँनिर चाहिँ तपाईँको सपना साकार हुन्छ वा तपाईँको मायाको व्यापारमा लगानीले प्रतिफल उठाउँछ तर त्यही मायाबाट तपाईँले घात पाउनुभयो भने त्यहीँनिर नोक्सान हुन्छ यस्तै हो मायालाई पनि नाफा र नोक्सानसँग जोड्छन् आजभोलि त्यस्तै हुन्छ यहाँको चलन यस्तै यस्तै भावना समेटिएको यी गजलका पङ्क्तिसँगै नमस्कार अनि हार्दिक हार्दिक साङ्गीतिक स्वागत एवं रात्रिकालीन न्यानो साङ्गीतिक अभिवादन व्यक्त गर्दछु कार्यक्रम मजेरीको पर्खाइमा बसिराख्नुभएका तमाम तमाम आदरणीय प्रिय श्रोता स्रष्टाहरूमा म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पणको तर्फबाट जिउन सम्भव छ आदरणीय श्रोता आज पनि शुक्रबारको रात हामी हरेक साता शुक्रबार यसरी नै नियमित रूपमा तपाईँका कथासँग तपाईँका कहानीसँग अनि तपाईँका संस्मरणसँग हातेमालो गर्नको लागि सुदूरपश्चिमका चारवटा रेडियो स्टेसनहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा त्यसै गरी कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगा त्यसै गरी कैलाली पहलमानपुरमा रहेको रेडियो मनको मझेरी एकानब्बे मेगाहर्ज र बझाङ चैनपुरमा रहेको radio Seti ninety three point six mega मार्फत एकैसाथ तपाईँको रस्ती बस्तीमा अर्थात् रेडियोको तरङ्ग मार्फत तपाईँको छेउमा भएको रेडियो सेटमा चाहिँ गुन्जने प्रयास गर्ने गर्छौँ आज पनि यही रातले आत्मसात गर्दै तपाईँका कथा तपाईँका कहानी र तपाईँका संस्मरणसँग हातेमाला गर्न फेरि आइसकेका छौँ त्यसैले करिब करिब चालिस पैँतालिस मिनटसम्मको तपाईँको मिठो निन्द्रा सुटुक्क सापट्टि दिएर भए पनि पुरै अवधिभरि सुनि साथ दिनुहोला यही आग्रह गर्दै तपाईँ पनि कार्यक्रम मजेरीमा आफ्ना तपाईँका संस्मरणहरू चाहिँ पठाएर हामीसँग आवाजै मार्फत मात्र भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भने कार्यक्रम मजेरी इमेल ठेगाना NRUS one two three at gmail dot com र फेसबुकमा तपाईँले मजेरी अथवा नरेन्द्र उपाध्याय सर्च गरेर पनि तपाईँले हामीलाई त्यो ठाउँमा तपाईँका रचनाहरू दिन सक्नुहुन्छ यही भन्दै यतिखेर भने तपाईँ सम्पूर्णको स्वागत स्वरूप कार कार्यक्रमको प्रथम साङ्गीतिक उपहार एउटा गीत तपाईँमा आज राख्दैछु छुट्टो रहेछ यो संसार छुट्टो रहेछ आफ्नै माया जेला साथ दिने केवल रहेछ आफ्नै छाया यही गीत राख्छु गीतपछि फेरि आउँछु हाम्रो नियमित स्तम्भ गीति कथामा कृपया सुन्दै गर्नुहोला झुटो रहेछ यो संसार झुटो रहेछ माया बाँचुन्जेल साथ दिने केवल रहेछ आफ्नै छाया केवल रहेछ आफ्नै छाया झुटो रहेछ यो संसार झुटो रहेछ आफ्नै सुख खोज्ने धेरै भेटे हो जिन्दगीको भोगाइमा सुख खोज्ने धेरै भेटे पराईको दुःख भित्र रमाउने धेरै देखे जीवनमा खुसीहरू नभोगेरै रहेछ यो संसार मिठो रहेछ आफ्नै माया बाँचुन्जेला साथ दिने केवल रहेछ आफ्नै छाया श्रोता तपाईँले कसैलाई माया गर्नुहुन्छ वा कसैले तपाईँलाई माया गर्छ भन्यो भने कहिलेकाहीँ विभिन्न परिस्थितिसँग मान्छे झकडिएको हुन्छ परिस्थितिको दास हुन्छ मान्छे त्यसैले ती गरेका भाषाहरू ती खाएका कसमहरू पुरा नहुन पनि त सक्छन् त्यसैले संसार झुटो हो माया पनि झुटो हो यदि गलत प्रयोग भयो भने तर मान्छे भाँसुन्जेलसम्म मान्छे आफ्नो प्रगति पथमा हिँडु हिँडुन्जेलसम्म त्यसले चाहिँ अरू केहीले होइन न त संसारले साथ दिन्छ न त आफ्नै मायाले साथ दिन्छ केवल साथ दिने भनेको आफ्नै छाया हो जुन छाया तपाईँ जहाँ जहाँ जानुहुन्छ त्यहीँ त्यहीँ सँगै सँगै हुन्छ माया कहिलेकाहीँ देखावटी पनि हुन्छ तपाईँले देखावटी मायाको पछि लाग्नुभयो देखावटी मायालाई चाहिँ तपाईँले सम्मान गर्नुभयो तपाईँले मनदेखि नै एकहोरो रूपमा माया गर्नुभयो भने तपाईँलाई निकै ठुलो घात हुन्छ त्यसैले माया लगाउँदाखेरि मेरो माया के हो साँचो छ या झुटो छ मेरो मायालुले मलाई के गर्न खोज्दैछ सबै कुरा सङ्घालेर तपाईँले अगाडि बढ्नुभयो भने बुद्धिमानी होला <laughs> यदि तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले कार्यक्रम मसिरी सुनिराख्नु भएको छ र तपाईँको साथमा म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पण छु मानव जीवन जिउने क्रममा आइपर्ने कतिपय आरोह अवरोह उतार चढावको सङ्गाल हो कार्यक्रम मझेरी जीवन जिउने क्रममा विभिन्न किसिमका घटनाहरूसँग सहयात्रा गर्नुपर्ने हुन्छ तिनी सहयात्रा गरिरहेका घटनाहरू नै एउटा शब्दको माध्यम बनाएर मिठो सपना मिठो अतीत बनेर अगाडि आउने गर्छन् र तिनी तपाईँका कल्पना तिनी तपाईँका शब्दलाई एउटा हामी माध्यम मात्र बनेर जस्ताको त्यस्तै तपाईँको रेडियो सेटसम्म पुगाउन एउटा प्रयास गर्ने गर्छौँ कार्यक्रम मजुरीमा आज पनि यस्तै दुईवटा कथा प्राप्त भएका छन् दीपक घिमिरेको कथा स्कुले माया पिरती र सुजना तिमिल सेनाको भ्रमित प्रेम हजुर ढिला नगरिकनै सुरुमा भने दीपक घिमिरेको कथा स्कुले माया पिरतीलाई स्थान दिन्छु कथा यसरी सुरु हुन्छ मजा बेग्लै हुन थाल्यो ओ मा तडपिनुको मजा बेग्लै हुन थाल्यो याद सँगै झास्किनुको मजा बेग्लै हुन थाल्यो मा तडपिनुको मजा बेग्लै हुन अब दुख्छन् तिथहरू छातीभित्र तडपाइका हो जब दुख्छन् तिथहरू छातीभित्र तडपाइका पीडा पनि बल्झिनुको मजा बेग्लै हुन थाल्यो पीडा पनि बल्झिनुको मजा बेग्लै हुन थाल्यो पीडा पनि बल्झिनुको मजा बेग्लै हुन थाल्यो पिरतीमा तडपिनुको मजा बेग्लै हुन थाल्यो स्कुलको डेस्कमा कालो डटपेनले घोटेर बिर्खेले पानको पात बनायो अनि तलबाट लेख्यो बिर्खे प्लस शिला लेखिसकेपछि आफ्नो झोला त्यही पानपाते र नामको माथि राखेर पढ्न सुरु गर्यो उता मिश्रा सरले संस्कृत पढाउँथे यता बिर्खे चाहिँ शिलालाई कर्के नजर लगाउँदै लाइन मार्दै पढेको नाटक गर्थ्यो उसको शिलाप्रतिको माया मोह मिश्रा सरलाई पनि शङ्का थियो त्यसले त बेला बेलामा चक्को सानो टुक्राले हान्दै भन्थ्यो ओइ बिर्खे त उठिहाल अनि शरणमको नेपाली अर्थ बुझिहाल बाबु <laughs> मिश्रा सरले पढाउँदासम्म उसको ध्यान शिलाको एउटा कान अनि एकापट्टिको गालामा अडिएको थियो नाकमा लगाएको फुलीमा ऊ मस्तले हेरिरहन्थ्यो अब मिश्रा सरले सोधेको शरणमको अर्थ के बुझ्थ्यो <laughs> डाइरेक्ट अगाडिबाट हेर्न नसके पनि ऊ केटाको लाइनबाट केटीको लाइनमा बस्ने शिलालाई पेटभर हेर्थ्यो मन मनै हेर्ने गर्दै धेरै कुरा कल्पिन्थ्यो पनि ऊ चुप भएपछि मिश्रा सरले शिलालाई उठाउँदै भने ओ शिला कि जवानी ल भन्दै शरणमको अर्थ शिलाले फर र शरणमको अर्थ भन्दैपछि कुटाइ खाने पालो बिर्खेको भयो मिश्रा सर आफैमा खतरा थिए सनुनको दण्ड दिने स्टाइल अझ झन खतरा थियो एउटा प्रश्न सोध्ने अनि जसले सही उत्तर दिन्छ उसैले गलत उत्तर दिनेलाई गालामा चड्क लगाउने उनको दण्ड दिने स्टाइल थियो यो बिर्खेले शिलालाई घोसेमुन्टो लगाएर हेऱ्यो शिला लाजले राति भई मिश्रा सरको आदेश पालना नगर्ने या चड्कन कमसल खालको भयो भने चड्कन लगाउन सिकाउने बाहनामा सही उत्तर दिने व्यक्तिले पनि भेट्थ्यो चट्याङ एकपटक गालामा मिश्रा सरको छिप्पिएका हातबाट त्यसैले होला शिला डराउँदै भए नि बिर्खे सामु आई बिर्खेले एउटा गाला थापेर रेडी पोजिसनमा बसेको थियो शिलाले राम्रैसँग बजाइदिए गाला रन्किए घोरो बिर्खे रातो भयो अनि मिश्रा सर परबाट कराउँदै भने स्याबास भेटिया यी होइन थप्पड <laughs> शिलाले गालामा बजाइदिएपछि बिर्खे घोसे मुन्टो लगाएर बस्यो उता मिश्रा सरले भट्याउँदै गए बुद्धम शरणम गच्छामी <laughs> मिश्रा सरको घन्टी सकिएपछि बिर्खेले अघि डेस्कमा लेख्या बिर्खे प्लस शिला मेट्ने प्रयास गर्यो त्यो मेट्न त्यति सजिलो थिएन स्वर औँलामा थुक लगाउँदै घोट्न थाल्यो घोट्दा निस्किने कुइङ कुई आवाजले हरिको ध्यान तान्यो अनि बिर्खेको हात हटाउँदै पढ्यो एकपटक मस्तले हाँस्दै भन्यो ओए सुन साथी हो बिर्खेले डेस्कमा के लेख्या छ आइजो पढौँ <laughs> बिर्खेर हरिको झगडा होला जस्तै भयो डटपेनले कोरेर पढ्न नमिल्ने बनाउँदै थियो तर अरू दुई चारजनाले पढिहाले अब विजेत <laughs> बिर्खेले हरिलाई धम्क्याउँदै भन्यो साँझ घाँसबारीमा भेट्छस् रोक <laughs> हरिले तलतिर देखाउँदै भन्यो अँ भेट्छु सिङ्गल सिङ्गल लड्छु तसँग मिश्रा सरको क्लासमा शिलाको हातको सड्कन शिलालाई मन पराएको पोल अनि हरिसँग दुश्मनीको सुरुवात एकै दिनमा भएपछि बिर्खे तलाबमा पर्यो बिर्खे प्लस शिला लेखेको कुरा शिलाले पनि थाहा पाए अरू धेरै थाहा पाएपछि बिर्खेले शिलाबाट मनबाट पूर्ण रूपमा निकालिदियो त्यो दिन न घाँसबारीमा हरि र बिर्खेको पट्का पट्कीवाला लडाइँ भयो न त सिडाले कुनै प्रतिक्रिया जनाई दुई चार दिनपछि यो घटना सिरायो सिडालाई मन पराउने बिर्खेले देवकीलाई मनमा सजाउन थालेछ क्यारे आजभोलि ऊ देवकीको खुबै तारिफ गर्छ साइन्सको नोट सार्न देवकीको कपी लगेको बिर्खेले किरणसँग भन्यो अक्षर हेर न अक्षर पुरै ओकिलका जस्ता छन् यार किरणले बिर्खेलाई सम्झाउँदै भन्यो धेरै फुरफुर नगर त्यो देवकी त हरिको छप्कियो आँखा साँखा झिक्दला होस् कर <laughs> मनमनै पिर्खे डरायो तर शान्ति त्यही भन्यो त्यो जाबो हरि साइड लाग्छ मैले एक पर्पोज हान्नुपर्छ देवकीले नो भन्ने कुरै आउन्न है <laughs> किरण चम्चा थियो उसलाई क्लासका धेरैले दहीचुरे पनि भन्थे आज बिर्खेसँग मिठा कुरा गर्ने किरण भोलि हरिसँग पनि लपक्कै टाँसिन पुग्थ्यो उसको बानी सबैलाई थाहा थियो कतिले त उसलाई भोक्रो नभएको आइमाई जस्तो नाक्से पनि भन्थे मनमा कुरा राख्नै नसक्ने भएर भोक्रो नभएको आइमाई भने होला सायद बिर्खेले देवकीलाई पट्याउन खोज्याछ भन्ने कुरा किरणले सबैका कानमा पुगिदियो तर ऊ बाटो भन्दै सबैलाई भन्थ्यो यो कुरा कसैलाई नभनेसै यो कुरा कसैलाई नभनेसै भन्दा भन्दै क्लासका सबैलाई उसले भन्न भ्याइहाल्यो हरिले यो कुरा थाहा पाएपछि सुरु भयो ग्याङ फाइट एकातिर हरि सुन्दरी अनि गणेशहरू अर्कोतिर बिर्खे ग्वाते अनि शिवहरू बिचरी सोझी देवकी दुई ग्याङ बिचको फाइटको कारण बनेर फुली देवकीवाला फुल टिप्न कहिले बिर्खे अघि सर्थ्यो त कहिले हरि अत्यन्त अप्ठ्यारो अवस्था आएपछि एक दिन देवकीका बा आमाले देवकीलाई स्कुलबाट निकाले अनि खै कता लागे थाहा भएन ऊ स्कुल छाडेर गएपछि दुई ग्याङ बिच फाइट पनि कम हुँदै गयो जिल्ला स्तरीय परीक्षा चल्दै थियो आठ पास गर्नु भने अहिलेको एसई पास गर्नुभन्दा महत्त्व हुन्थ्यो जिल्ला स्तरीय परीक्षामा राम्रो नम्बर ल्याउन सकिएन भने एसएलसी पास गर्न मुस्किल पर्छ भन्ने मान्यता हामी माझ थियो हामी बिहान कोचिङ दिउँसो स्कुल अनि बेलुका ट्युसनका लागि हिँड्थ्यौँ एक दिन ट्युसन क्लास सकेर खेतको बाटो घर फर्कदै थिएँ पानी सुकेको कुला मुनतिर बिर्खेर अञ्जलीलाई भेटाएँ मलाई देखेर बिर्खे फिस्सा हाँस्यो अञ्जली लाजले रातो भई म चाहिँ हग्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भएँ स्थिति सामान्य बनाउँदै बिर्खेले भन्यो ट्युसन क्लास छैन भनेर छिट्टै फर्केको यार म त बिर्खेले अञ्जलीतिर हेरेर आँखा झिम्कायो मैले चर्ती कला देख्दै दे थिएँ दुबईलाई पुग्ने गरेर भने इस छैन ट्युसन बरु लभको चक्कर छ भन्न <laughs> अञ्जलीले सफा दिन खोजी बिर्खीले मलाई लोभ्याउँदै भन्यो भोलि एक हाफ चिकन चाउमिन खालास हाम्रो लभ चल्या कसैलाई नभन है एक हाफ चाउमिनमा बिके उसको चुप बस भनेपछि म चुप भइगएँ मैले त्यही त्यहाँ केही देखिनँ भोलिपल्टै स्कुलको क्यान्टिनमा लगेर बिर्खीले मलाई एक हाफ अन्डा चाउमिन खुवायो चिकन चाउमिन पाइएन म अन्डा चाउमिनमै बिकेँ आठ कक्षाको परीक्षामा बिर्खे गुल्टियो अञ्जली पास भई हामी धेरै पास भयौँ तर बिर्खे लगायतका टोली फेरि आठमै बसे स्कुली जीवनमा पहिलोपटक लभ चलाउने दिवाना बिर्खे आजभोलि कहाँ छ कोसँग घरछम गरेर बसेको छ थाहा छैन तर उसको निकै याद आउँछ बिर्खेले मन पराएकाहरू पनि कहाँ सेट भए थाहा छैन तर त्यो स्कुले जीवनको पर्पोज अनि माया पिरती चाहिँ जीवन्त बनेर आँखा अगाडि घुम्छन् सपना जस्तै अनि त यस्तै उरिन ठाउला कथा फुर्छन् नि <laughs> सालाला सालाला मेरो यौवन को गोरे टोमा पछोरी कस्तो अलझे नया चोट लागे को होइन पुरानो घाउ बल्झेछा यौवन को गोरे टोमा पछोरी कस्तो अलझे नया चोट लागे को होइन पुरानो घाउ बल्झेछा बिहानी कोशिश को थोपा बातिल बोके जा तो को तो माया बोकने खुशू मेरो माल खुशू मेरो माल खुशू मेरो माल खुशू मेरो माल खुशू में माया বারি মা প্রীতি কো ফুলা মায়া কো মারি মা প্রীতি কো ফুলা প্রীতি হয় না প্রীতি প্রীতি কো ফুলা মায়া কো মারি মা প্রীতি কো ফুলা संगाली राखे को primero saludo. स्कुले माया विरती शीर्षकको यो छोटो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले सुदूरपश्चिमका चार रेडियो धनगढीको रेडियो धनगढी कैलाली पहलमानपुरको रेडियो मनको मझेरी त्यसै गरी कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज र बझाङको चैनपुरमा रहेको radio Seti nine three point six megahertz मार्फत एकैसाथ कार्यक्रममा झेरी सुनिराख्नु भएको छ र म छु तपाईँको साथमा तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण ढिला नगरिकनै कार्यक्रममा अर्को कथालाई पनि स्थान दिन्छु सूचना तिमिल सेनाको भ्रमित प्रेम शीर्षकको कथा रहेको छ कथा यसरी सुरु हुन्छ मलाई झ्याल मनपर्छ यो नयाँ घरमा कोठा रोज्नुका कारण भए पनि यसमा भएको झ्याल र यसबाट देखिने दृश्य थिए नत्र उसले कलेज नजिकै कोठा लिने थिए आफ्नो फुर्सदको समय कटाउन र एक्लोपनलाई हटाउन आराधना झ्यालको पर्दा हटाएर बाहिरका दृश्यमा रमाउँछे झ्याल खोल्दा आराधनाको आँखा पल्लो घरको झ्यालमा उभिएको अग्लो गोरो चस्मा लगाउने केटामा पर्छ जब आराधना झ्याल खोल्छे त्यो केटा उसको झ्याल ताकेर बसिरहेको पाउँछे झ्यालमा बसेर ऊ के के गर्छ कुन्नी आराधनालाई निहाल्न आँट आउँदैन उसले त्यस केटालाई व्यवस्था गर्न खोज्दा खोज्दै पनि झ्यालको पर्दा हटाउन साथ ऊ देखा पर्छ उसको नजरबाट बस्न आराधनाले कति दिन झ्याल खोलिन पर्दा हटाएन तर छिमेकी घर भएकाले उसले केटालाई बरन्डामा देख्छे घर अघि बाटोमा देख्छे सँगै चढ्ने गाडीमा भेट्छे जसले गर्दा उसको ध्यान त्यस केटातर्फ तानिन्छ पढ्दा पढ्दै उसलाई अल्छी लागेर आयो उसले झ्यालको पर्दा तानी झ्याल खोली केटा पनि उसै गरी झ्याल खोल्दै रहेछ उनीहरूको आँखा जुधे उसलाई कता कता अप्ठ्यारो लाग्यो अनि आराधनाले आफ्नो नजर पहर हरियो चौरमा दगुराई अघि पछि जस्तो हरियो चौरले उसको ध्यान खिचेन उसले फेरि झ्यालमा नजर डुलाई केटा मुस्कानका साथ आराधनापट्टि फर्किएको रहेछ आराधनालाई जिउमा काँडा उम्रे जस्तो भान भयो अब उसले योभन्दा बढी केटालाई हेर्ने आँट आएन उसले झ्याल बन्द गरी कोठामा गएर किताब समाई उसको ध्यान किताबमा पनि अडिन सकेन मुस्काउँदै ऊ पट्टी फर्किरहेको केटाको याद आयो आफूलाई नियन्त्रणमा राख्न उसले नोट सार्न थाले <sighs> आराधना हतारमा गाडी चढी ऊ आज अबेरसम्म निधाएकाले कलेज पुग्न आतुर्से गाडीमा सिट रहेनछ त्यसैले ऊ एक सिट नजिकै उभि भन्ने त्यो सिटवालाले चाँडै गन्तव्य सिद्धिएकाले सहचालकलाई जनाउँछ आराधनालाई बस्ने सङ्केत गर्दै बाहिरिन्छ आराधना बस्न लाग्दा उसको नजर पल्लो सिटमा बसेको केटामा पर्छ ऊ त्यही केटा हो खोइ किन हो ऊ पुलुक्क हेरेर आफ्नै दुनियाँमा रमाउँछ केटासँग यति नजिकको सामिप्यता पहिलो थियो आराधना असमन्जमा पर्छ उसलाई त्यो केटासँग बोल्न मन लाग्छ तर केटाले ऊपट्टि ध्यान नदिएकाले उसले यो सोचलाई मारी अनि उसले निर्णय गरी अब म यो केटालाई कुनै हालतमा ध्यान दिने छैन साँच्चीकै उसले त्यो झ्यालको वास्ता गर्न छाडी उसले झ्यालबाट हरियो चौरमा फुटबल खेलेका केटाकेटीहरूलाई निहाली घरको छतबाट बढ्दै गरेको घरहरूको सङ्ख्या नापी ओर पर रहेका ससाना पहाड रोगी एक हप्ताको सफलतापछि उसले सोची ऊ र म एक अपरिचित व्यक्ति हुँ उसको अनुमान सही रहेछ ऊ मुस्कान सहित पछि पछि आइरहेको रहेछ आराधनाले खुसीका साथ छिटो छिटो पाइला चाली उसलाई लाग्यो बल्ल छ मेरो एक हप्ताको व्यवस्थाले आज खुट्टा घिसारी मलाई हेर्न बाध्य तुल्यायो अब उसले व्यवस्था गर्नुको औचित्य ठानिन ऊ चिसो हावा लिन कौसीमा गई ऊ पनि कौसीमा रहेछ आज भने आराधनालाई यो सासको दृश्यले निकै सोयो वरिपरि घरबाट निस्केका प्रकाश झन् चम्किन लागे आकाशमा पिलपिल गरिरहेका तारा प्यारा लागे आराधनाले आफूलाई परिवर्तित पाउँदैछ तर यो परिवर्तन किन उसमा आफैले चाल पाउन सकेकी छैन के उसले त्यो केटालाई मन पराउन कि हो ऊ यो कुरा पत्याउन चाहन्न जोसँग अहिलेसम्म कुराकानी गरेको छैन जसको नाम समेत थाहा छैन त्यस्तो अन्जान व्यक्तिलाई ऊ कसरी मन पराउन सक्छ तर उसमा परिवर्तन भन्ने जरुर भएको छ अस्ति बाटोमा हिँड्दै गर्दा केटीलाई भेटेँ केटा उसको विपरीत साइडमा हिँडिरहेको रहेछ उनीहरूको आँखा जुधै आराधनालाई आफ्नो श्वास अड्के जस्तो लाग्यो ऊ पहिलेको जस्तै गरी हिँड्न नसक्ने भई उसले हिँडाएको चाल घटाई केटा पनि सुस्त हिँड्न थाल्यो यो देखेर उसको मुटु ढुक्क फुल्यो अघिसम्मको आज चाहिँ बोल्छु भन्ने उसको आँट गायब भयो ऊ निहुरेर हिँड्न थाली तिन महिनासम्ममा उनीहरूको मौन भेटघाट र देखादेख राम्रैसँग बाक्लिन थालेको थियो आराधनाले अघि पछि जस्तै आज पनि झ्याल खोली बाहिर पानी परिरहेको रहेछ केटा झ्यालबाट हात निकाली पानी चलाउँदै रमाइरहेको रहेछ निलो सर्टले उसको गोरोपनलाई अझ निखार ल्याएको देखिन्छ आराधना यस दृश्यलाई निहालिरहन्छे उताबाट केटाले पनि देख्छ उसले हँसिलो मुहार लगाउँछ आराधना यस क्षणलाई कैद गर्दै पानीमा रमाउन थाल्छे तर ढोका बजेको आवाजले उसको यो रमाइलोपनमा दखल पुग्छ उसको साथी उसँग पढ्न आइपुग्छे उसलाई पढ्न मन थिएन तर परीक्षा नजिकै थियो ऊ पढ्न थाली बेला बेलामा आएको निलो सर्टको यादले उसलाई झस्काउँछ ऊ फेरि ध्यान मग्न भई पढ्न थाल्छे आराधनाले कुन सिटमा बसौँ भनी निर्णय लग्न सक्दिन त्यसैले माइक्रो बसमा आँखा घुमाउँछे उसको आँखा राम्रै केटीमा पर्छ ऊ त्यही केटीको सिट पछाडि गई बसे उसको बोली उसले लगाएको कपडा र उसको सौन्दर्यले आराधनालाई पनि सकित तुल्याउँछ गाडी हिँड्न लागेको बेलामा केटा पनि आइपुग्छ केटा हाँस्दै ऊपट्टि आउँछ आराधना पनि उसलाई हेरेर हाँस्छे आज भने उनीहरूको वार्तालाप सुरु हुने भयो भने मक्क पर्छे तर केटा उही राम्रो केटीको नजिकको खाली सिटमा बस्छ केटीले धेरै पछि भेटेको कुरा बताउँछे अनि उनीहरू गफमा मस्त हुन्छन् आराधनाको मुटु पोल्छ उसलाई त्यो गाडी छोडेर भागौँछै लाग्छ घर पुगेर आराधना आफूले आफैलाई सम्झाउँछे भयो आराधना अब त्यो केटालाई ध्यान दिन छाडिदिए तर ऊ आफूलाई मनाउन सक्दिन फेरि ऊ आफूलाई सोच्छे को हो त्यो तैँले यसरी मन कुडाउनु उसको प्रत्युत्तरमा उसले मन पराएको केटा भनेर पाए उसले अब त्यो केटालाई मन पराएको केटाको दर्जामा राखेकी छे बल्ल उसको मन शान्त भयो अनि त्यो बाटामा भेटिएको राम्रो केटी त्यो केटाको साथी मात्र होस् भनी प्रार्थना गर्न थाली आराधनालाई निन्द्रा पर्दैन यी ऊ गीत सुन्छे किताब पढ्छे तर पनि निन्द्रा पर्दैन त्यसैले झ्याल खोलेर बाहिर हेर्छे बाहिर हेरेपछि उसले झ्याल पाउँछ आज पूर्णिमाको रात रहेछ उसलाई किन किन पल्लो घरको शान्त झ्याल निहाल्न मन लाग्छ उसले हेर्दा हेर्दै पल्लो झ्याल खुल्छ झ्याल खुलेपछि आराधना अलमलमा पर्छ केटाले उसलाई एकहोरो हेर्न थाल्छ आज ऊ पनि अन्त आँखा नघुमाइकन केटालाई हेरिरहन्छे उसको मुटु धड्कन तेज हुन्छ उसका गाला राता हुँदै जान्छन् धन्य केटाले औँलाको इसाराले माथि देखाउँछ नत्र ऊ त्यही उभिरहन नसक्ने अवस्थामा पुगेकी थिए आराधना उसको इसारामा आकाश हेर्छे लामो श्वास तान्छे ऊ समूहमा बसेको ताराहरूको आकृति कोर्न थाल्छे पूर्ण चन्द्रमाको आकृतिलाई एकाकार भएर घोर्न थाल्छे बल्ल उसको मुटुको धड्कन शिथिल हुन्छ ऊ फेरि छड्के आँखाले पल्लो घरको झ्याल चेक गर्छे त्यो बन्द भइसकेछ पर रहेको रुखका शीतका थोपा देखेर ऊ आत्तिन्छे रात छिप्पिएको अन्दाज गर्दै ऊ झ्याल बन्द गरी ओछ्यानमा पल्टिन्छे ऊ कुन बेला निधाई चहल पाउँदिन आराधना परीक्षापछिको विदामा घर फर्किन् पहिले ऊ सधैँ बिदा पर्खन्थे तर यो पाला उसलाई घर जान मन लागेको छैन गाउँबाट बाबा आमाले घर फर्की भनेर धेरै प्रयास गरे उसलाई यो प्रिय कोठा छोड्न मन छैन पहिला फिक्का लाग्ने यो काठमाडौँ अब रङ्गिन लाग्न थालेको छ खाली समयमा बसन्तपुरमा चित्र बनाउन सिक्न थालेकी छे आजकल धेरै दिनदेखि पल्लो झ्याल बन्द छ त्यो बन्द झ्यालले सताउन थालेको छ उसलाई त्यो केटालाई उसले कहीँ कतै देखेकी छैन त्यसले त ऊ घर नगएकोमा गुनासो गर्छे बेकारमा गइनछु दुई हप्तापछि ऊ केटालाई बाटामा भेट्छे उसले केटाको हातमा रहेको सुरोट देख्छे केटा आराधनाले हेरेको चाल पाएर बिस्तार पछाडि रहिजान्छ आराधना उसको क्रियाकलाप हेरिरहन्छे उसलाई यो दृश्य कता कता मनपर्छ केटा सुरोट खाँदो रहेछ त आराधना भन्ने स्वयंको प्रश्नलाई यसरी खण्डन गर्छे मेरो हजुरबाले पनि त सुरोट खाएकै हुन् मेरा बाबा पनि त खाँदैछन् अब यसले खाएर के नै फरक पर्छ र मलाई हुन त आराधनाले बाबाले खाएको सुरोट पनि कति पटक फालेकी थिए कति पटक नखान चेतावनी दिएकी थिए अनि घरमा भनेकी थिए म यस्ता सुरोट खाने केटा त कुनै हालतमा विवाह गर्ने छैन तर आज आराधनाले मत मन परिवर्तनको धारणा ल्याएकी छे अनि उसले साथीलाई यसरी बयान गरेकी छे आजकाल मलाई सुरोट खाने केटाहरू कुल लाग्छन् आराधना उसको धड्किएको मुटु सधैँ भेट्न देख्न खोज्ने उसको सोचाइ त्यो केटालाई मन पराएको भनी विश्वस्त भएकी छे यही भावनालाई समेटी गतिरो प्रेम पत्र लेखी तर जब प्रेम पत्र पठाउन नखाम्छ न दिने आँट्ने छ त्यसले आराधनालाई यो मौनता तोड्न मन छ अनि उसलाई जान्न मन छ तिमी किन मलाई यसरी एकहोरो हेर्छौ के तिम्रो पनि मुटु मेरो जसरी नै धड्किन्छ अझ उसलाई सोध्न मन छ डु यु लाइक मी उसले प्रयास नगरेकी होइन जब केटा उसको अगाडि पर्थ्यो उसको बोली बन्द हुन्थ्यो अहिलेसम्म कुण्ठित रहेको उसको चाहना उसलाई प्रस्फुटन गर्न मन छ बहानामा होस् या यथार्थमा उसलाई त्यो केटासँग बोल्नु छ मनको कुरा खोल्नु छ कहिलेकाहीँ ऊ डराउँछ यो उसको भ्रमित प्रेम हो कि भनेर तर केटाले ऊप्रति देखाएको व्यवहारले उसलाई विश्वस्त तुल्याउँछ त्यसैले त ऊ आफ्ना भावनाको अभिव्यक्ति गर्ने दिनको पर्खाइमा सूचना तिमिल सेनाको भ्रमित प्रेम शीर्षकको यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पनि कार्यक्रम मजरीको उलाकी ठेगाना अर्थात् तपाईँले सुनिराख्नु भएको रेडियोको ठेगानामा अवश्य पनि पत्राचार गर्नुहोला र तपाईँ इमेल चलाउनुहुन्छ भने हाम्रो इमेल ठेगाना NRUS one two three at gmail dot com र फेसबुक चलाउनुहुन्छ भने नरेन्द्र स्पेस उपाध्यायको मेरो व्यक्तिगत फेसबुक पेज तथा कार्यक्रम मझेरीको पेजमा अवश्य पनि कोर्नुहोला यही भन्दै आजको लागि भने कार्यक्रम मझेरीको यो श्रृङ्खला यो बसाइबाट छुट्टिनु पर्ने बेला भइसकेको छ लौ त यतिन्जेलसम्म रेडियो सुन्ने साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्छु त्यसै गरी यति अभेरसम्म प्रविधिमा बसेर मेरो स्वरलाई आवाजको दुनियाँ मार्फत तपाईँको घर छेउसम्म पुगाउन सहयोग गर्नुहुने प्रविधि संयोजनतर्फका मित्रहरू रेडियो धनगढीका पुष्प जोशी रेडियो मनको मझेरी पहलमानपुरका शेरबहादुर चौधरी सामुदायिक रेडियो पश्चिम आवाज लम्की कैलालीका आलोक आचार्य र रेडियो सेती बझाङका समी खत्री चारैजनालाई पनि साधुवाद व्यक्त गर्दै कार्यक्रमको यो आजको श्रृङ्खला यो बसाइबाट म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण पनि एक सातासम्मका लागि ओझेल पार्ने अनुमति माग्छु <laughs> हुन्छ त बिदा मागे जाने बेला सङ्गीतका सुमधुर सुरहरूले तपाईँका सफलताका शिखर चुमुन नमस्कार शिवरात्री